माघो भइस तिम्रो नसालु दियो मौका मिले तिम्रो घर 结论啊！ पनि लाग्यो पैसा तिम्रो नसालो थियो मौका मिले तिम्रो घर आइमा हात मागिदिउला गाउँ गाउँ बताइ जाऊ तिमी म फेरि